अर्को यिनी सात आठ वर्षको भयो होला है बाबु मम्मी आएपछि खुसी भएको छौ कस्तो लाग्छ भन त राम्रो लाग्छ तिमीलाई बुवा हजुरआमा तिम्रो फुपूले कतिको माया गर्नुहुन्थ्यो माया पायो बल्ल मम्मी नहुँदा तटिन्थ्यो विदेशमा अरू महिलालाई पनि देख्नुभयो सँगै काम गरेको विशेष गरेर यसरी छोराछोरी छाडेर जान बाध्य हुनुको कारण त त्यही श्रीमानबाट हेला वा परिवारबाट कुटपिट यातना भएर नि हो यातना हजुर यातना भएर सबै महिला गहन कोही महिलाले बहुत बिचल्ली परेछन् उहाँ गएर पनि कति महिलाले सबै घर बेटीले पिट्ने हेर्नुहोस् यस्तो पीडा छ सबै कोही महिलालाई कोही महिलालाई खाना दिँदैन विदेश भन्ने पनि मान्छेले एउटा मुटुकमा ढुङ्गो राखेर दुःखले जाने कोही सुखले विदेशमा खाडी मुलुकमा जाने उहाँ गएर आफ्नो भन्ने कोही हुँदैन कोही कोहीलाई एक महिनासम्म छुट्टी दिँदैन कोहीलाई पन्ध्र दिन छुट्टी दिँदैन आफ्नो मान्छे नभएको मान्छेलाई छुट्टी दिँदैन मलाई त हर हप्ता छुट्टी दिन्थ्यो मामाको छोराहरू भाइहरू लिन आउँथे र पनि मेरो मन बच्चाले गर्दाखेरि उठेन त्यति जति दिदी बहिनी जानुभयो कहिले बच्चा घरमै छोडेर सासु ससुराको हातमा छोडेर जानुभएको थियो कहिले नन्दहरूको हातमा छोडेर जानुभएको थियो भने कहिले माइत पनि छोडेर जानुभएको थियो तर यति दिदी बहिनी मैले सबैसँग मैले देखेँ म जस्तो दुखी देखिनँ सबै दुःखले गथे तर आफूले जन्माएको बच्चा राष्ट्रसँग बोल्न नपाउने महिला बोल्न पनि नदिने बोल्न नदिने कहिले बुढस छन् कहिले के छन् कहिले के छन् यहाँबाट झुट्टा झुट्टा बोल्ने कहिले छोरो लोटेर चौबिस घन्टा होस् आएन कहिले दुई लाख पठाए मेरो हस्बेन्डले बहुत दुःख दिनुभयो मलाई यस्तो दुःख खपेर पनि अहिले पनि मैले उहाँलाई छोड्न चाहेको थिएन आफै छोड्न चाहनुभयो ठिकै छ उहाँले छोडे पनि म त अशक्त छु रोगी छु भए पनि जतिसम्म बाँच्छु जतिसम्म मेरो शक्तिले रगतले काम गर्छ तबसम्म छोराहरूलाई मैले पढाउँछु माया चाहिँ गर्नुहुन्छ माया गर्छु उहाँलाई मैले छोड्दिनँ र मेरो अगाडि तिनजनाको पनि किन होस् म त्यति भनेको छु दुइटा छोरालाई उहाँलाई किन होस् मैले माया गरेकी छु अहिलेसम्म मैले के भनेको थिएन ठिकै छ महिला हो ऊ महिलाले पनि कति नसोचेको हो सुखले त महिला कोही पनि विदेश जाँदैन उसले पनि सोच्नु पर्ने हो महिला हो मेरो हस्बेन्डको अर्को बुढी बच्चा बाबुले भन्छन् अर्को मम्मी छ भन्छन् म त देखेकी छैन अहिलेसम्म देखि छैन बाबुले भन्छन् अर्को मम्मी छ मम्मी ऊ मम्मी विदेशबाट फर्कन्न अब उतै मोर्चे तिमीहरूले यसैलाई मम्मी भन्नुपर्छ भन्छन् बाबुले

सल्लाह गर्दै गएको होइन सहमतिले सल्लाह भएर अनि फोन गरेर बाख्रा थिएँ मैले सातवटा बाख्रा पाली थिएँ कुखुरा थिएँ अनि मलाई बाख्रा कुखुराले एकदम दिने अनि विदेश जानको अघिल्लो दिन पनि मैले दुईटा कुखुरा खरिदेर भुमा म्याडम कहाँबाट दुईटा कुखुरा खरिदेर ल्याएर सातवटा कुखुरा गराएर बाख्रा सातवटा थिएँ कटेरो दुई कोठा कटेरो बाह्र बसी थिएँ सातवटा बाख्रा कुखुरा दुईटा छोरा म कसरी बसी थिएँ कहाँ पकाएर खान्थे कहाँ बस्थेँ छोरछोरीलाई मैले कसरी पढाउँथेँ कटेरोमा जोडिएको धारो थियो मलाई त्यो धारामा पैसा तिर्नु बेला पैसा तिर्नु पर्थ्यो थियो पानी खाँदाखेरि मैले पिसाब गर्छु र नगरेर खा भन्ने शब्द थियो मान्छेले दिसा पिसाब खाने भए दुःख किन गर्नु र मैले घरभन्दा तल धारो थियो त्यो धाराबाट पानी ल्याएर एक वर्ष गुजारा गरेँ मेरो हस्बेन्डले भन्नुभएको थियो म आउनेसम्म ठिकै छ अरू धाराबाट पानी लिएर खा अरू धाराबाट पानी लिएर खा म आएसी मिलाउँछु भन्नुभयो आएको एक महिनासम्म पनि हामी बुढाबुढी राम्ररी बस्न पाइएन गाउँमा म निवेकमा जानु पर्थ्यो मैले सोध्थेँ हस्बेन्ड आउनुभयो म जान्न काममा आउँदैन सोध्नुहोस् नभए के भन्नुहुन्छ भन्दाखेरि जा जा छोरालाई फिस हुन्छ आफ्नो दुलासँग आफ्नो बच्चासित बस्न कसलाई मन हुँदैन र मेरो बुढाले तैँ जा काममा जा छोरालाई फिस हुन्छ पाँच वर्ष मेरो बुढो विदेश बसेर फिस हुन्छ काममा एक दिन काम गरेर फिस हुन्छ श्रीमान आएपछि बस्न मन पराउनु भयो म बस्न तर उहाँ बस्नु मसँग बस्नु म खोल्नु भएन एक दिन बस्नु पाइयो एउटा मेला जान्थे म मेला गएर उ साँझ आउनु पर्थ्यो बाख्रालाई घाँस घाँस काटेर छोड्थेँ बच्चालाई नास्ता बनाएर दिउँसोलाई छोड्थेँ गरिदिन्थेँ अनि काममा जान्थेँ साँझ आएर खाना बनाउँथेँ मलाई रातभरि सुत्न हुन्न थिएन एक रोगी छु म पनि मेरो इलाजको लागि त उहाँले एक रुपियाँ पनि अहिलेसम्म खर्च गर्नु भएको छैन ठुलो बाबु जन्मिया पनि अपरेसन गर्नु पर्यो उस जोबना पनि बुवाले साठी हजार ला भन्नुहुन्छ ऊ अमेरिकानेले अपरेसन गरेको मेरो घर परिवार कसैले पनि मेरो हस्बेन्ड समेतले हेर्नु भएन र यस टाइम पनि मेरो बच्चा बिमारी भएर अठार दिन यहाँ हस्पिटलमा भर्ना गरेँ छोराले बाख्रा हेऱ्यो खाना दिन सरको भाइ माइला बेसराज पन्थिका मेरो छोरा राखिदिनु भयो उहाँले पालिदिनु भयो ठुलो छोरालाई घर परिवारले हेर्नु भयो जनताले कुटपिट गर्ने गाली गर्ने बक्सिनीसम्म भन्ने तपाईँको चरित्रमाथि समेत प्रश्न चिन्ह खडा गरे भन्नुहुन्छ उहाँ पनि एउटा नारी नै हो उहाँले पनि अर्का घर गरेर खानु पर्ला किन नारी नारी बिचमा यस्तो हुन्छ के पाउनुहुन्छ यो समाज मेरो नन्दले यो सोच्नु भएन मलाई अर्का घर गर्नुपर्छ मैले अर्का घर खामला यो सोच्नु भएन मैले सोध्दैछु अहिलेसम्म पनि मैले सोध्दैछु हो बोक्सेनी भनेर जरिमाना हुन्छ केस हुन्छ सब भन्नुहुन्छ गाउँको दिदी बहिनीले पनि सबैले भन्नुहुन्छ म पनि त्यति अनपढ होइन दससम्म पनि पढेकी हुँ सबैले भन्नुहुन्थ्यो मलाई कति रो गएर कति दबेर बसेस केस गर वास्तवमा मैले बच्चाको मुख हेर्थेँ ऊ पनि म जस्तो नारी हो उसको बिहे भएन मेरो त जवान गइसक्यो विवाह भइसक्यो मेरो जवान गइसक्यो मैले यो सोध्थेँ दुःख पर्यो नन्दाले खुर्पाले हान्नुहुन्थ्यो दुःख पर्यो एक रुपियाँको आँटा हुन्थेन माइती दैला गएर फालिन्थ्यो माइत पनि छ चार वर्ष बस्ने आठ महिनाको छोरो लगाएर चार वर्षसम्म मेरो बुढो विदेश हुनुहुन्थ्यो विदेश गएको नौ महिनामा नन्दले खुर्पाले हानेर पकारा भएको भैँसी ढोका सबै छोडेर गाउँको गोविन्द पन्थी पोमलाल पन्थीहरू सबैलाई राखेर रा, म रातिमा घर गएँ घरमा गएपछि नन्दले त्यसको पाँच दस दिनपछि आएको बाह्र तुलाको बालो चोरेर लैछु उनको भनेर मलाई चोरी आरोप लाएर केस गर्नुभयो नन्दले अनि गाविसमा आएँ गाविसमा आएपछि पन्ध्र दिनपछि पनि मेरा खुर्पाका लुला थिए त्यो घटनामा म पनि थिएँ नि तपाईँको होइन चोरीको केस लाग्यो होइन तपाईँलाई मैले त्यस्तो सय अझै पनि म यिनी बच्चाका लागि किन अहिले मलाई बच्चा मिल्दैन थियो भने त म संसार छोड्नैमा छु र अझै पनि के थाहा बच्चा हस्बेन्डलाई पनि मिल्न पाएँ तर बच्चा नमिले मैले संसार छोड्छु आइन्दा मैले भन्छु कि महिलालाई यस्तो दुःख परेर पनि कोही दबेर नबसुन् दब्बिन हुँदो रहन्छ जसले जुन टाइम जो अन्याय गर्छ उस टाइम जो केस दिन पर्दो रहेछ र गाउँको दिदी दिदीबहिनी दाजुभाइले भनेको पनि मान्नु पर्दो रहेछ भनेर मैले यो सल्लाह दिन चाहन्छु तर मैले बहुत दुःख कष्ट सहेर बसेँ म माथि अन्याय अत्याचार यति भएन धारा पानी खान दिन थिएँ त्यहीँ आएर धोइला अगाडि यसरी बाहिर छोरा बिना त म बाहिर पनि एउटा कपाल गर्न सक्थेँ त्यस्तो अवस्थामा बसेँ छोराहरूलाई आठ बजे स्कुल पठाएपछि काममा कसैको काममा जानु छैन अनि बाह्र लाएर बन बेलुकी छोरा आउने आउनेसम्म म चौरैमा हुन्थेँ त्यस्ता दिन मैले गुजाडेर छाक ओकै त कहिले खाना बनाएको पनि नखाइकन सुत्थ्यौँ बाहिरी मान्छे मार्न समेत बाहिर ढोका हाल्न समेत लगाइदिए गाउँ समाज बुन्दा भने भोलि आएर पनि बताउँछन् होइन मैले बुझेँ तपाईँको बारेमा यति धेरै महिला जिल्ला प्रहरी कार्यालयमा आउनुभयो माथिको जुन अत्याचार पहिलेदेखि रहेछ भन्ने कुरा त्यत्रो गाउँका महिलाहरू ऐरिएर आउनुभयो मैले सबैसँग बुझेँ यो जिल्लामै तपाईँले जुन भोगिरहनु भएको छ यो अत्यन्तै जगन्य खालको जुन पीडा भोग्नु भएको रहेछ कि त्यस कारणले पनि हामीले तपाईँको कथा व्याथा लिन थालेका हौँ किनभने यस्तो खालको उत्पीडन सहेर कोही बाँच्न सक्दैन र महिलाहरू विदेश जानुको कारण पनि यिनै हुन् किनकि कतै चोरीको आरोप कतै बक्सीको आरोप कतै यसको बेहोरा राम्रो छैन यो यस्ती छ उस्ती छ फल्नासितलाई आदि इत्यादि आरोप खेप्न नसकेर महिलाहरू जाने गरेका छन् केही प्रतिनिधिमूलक पात्र हो तपाईँ होइन त हजुर मेरो घरमा लाइन पनि जोड्न भएको थिएन घरभन्दा मुन्तेर माधव पन्थीको घर छ कोहीले घरभन्दा पछाडि एउटा खोल्सो तर जाने धोमाविकाको घर छ कोहीले उहाँ मोबाइल चार्ज गर्न पठाउँथे कोहीले पन्थीकोमा पठाउँथे मेरो हस्बेन्डले भन्नुभयो कि तेरो पोइ पनि हो त्यस्ता समेत आरोप लाग्नु भयो कोही दिदी बहिनी आउँदै मेरा बोक्सेनी छे बोक्सेनी जम्मा गरेर राखी छे त्यस्ता समेत समेत मैले सहेँ अब दागै छन् ल हेर्नुहोस् नन्दले हानेका यो छोरो जन्मेको चार महिनामा नन्दले केमा लहर ठोक्काउनु भयो त्यो पनि मलाई थाहा भएन सानो छोरो जन्मेको चार महिना सबैले भनेका केस थिए उस टाइम पनि मलाई गाउँ समाजले भन्नुभएको केस दिन मैले भने मेरो त जोबान गयो छोरा छन् छोरी बाबुले होइन कसले लाला भन्नु मलाई थियो छोरा छन् जसलाई ल्याउँछन् ल्याउँछन् सानो छन् नेपाल त्यस्तै हो अर्को ठाउँ जानु भन्ने पनि त्यस्तै हो महिलाको एकै ठाउँ बिहे हुने हो बारम्बार त हुँदैन सबैसँग त्यही भन्थे मलाई खाडी मुलुकमा नि भन्थे कति टेन्सन गर्छ पाल्छ तँलाई बोल्न दिन्न भने त्यसलाई बिर्से म जस्ता बहिनीले खाली मुलुकमा नि तर मेरा मनले भन्यो नाइ मलाई बहुत सङ्घर्षले छोरा पाले म सक्दिनँ म छोरा बिर्सन सक्दिनँ छोरा मिलेन भने मैले आत्महत्या गर्छु एकपटक म नेपाल जान्छु जुन हालतमा नि भनेर अहिले म इमर्जेन्सी छुट्टी लिएर आइकेँ मेरो छुट्टी एक महिनाको छुट्टी पनि सकियो अब सात दिन छ मेरो त्यही दोधारमा छु छोरालाई बुढास गरिदिएर म बुढोले बिहे गरे पनि मैले छोराहरूलाई बुढास गर्छु राम्रो मेसाले मलाई दिनुभएको भएर यस्तो मेरो बुढो बाह्र वर्षको बुढो जति दुःख दिए पनि अहिले मलाई पर्दा गर्दाखेरि मलाई पनि नराम्रो लागेको छ मेरो बुढोले राम्रोसँग गर्नुहुन्थ्यो भने मलाई खाडी मुलुकमा जान पनि पर्ने थिएन विदेश गएर आएको पनि झन्डै एक महिना हुन थालिसक्यो श्रीमानसँग भेटघाट भएको छ भएन सँगै अहिलेसम्म भेटघाटै भएको छैन देखभेट भयो एक घन्टा पनि उहाँको कोखमा म अहिलेसम्म बस्नु पाएको छैन यसमा पनि म दुखी छु किन भन्दा उहाँसम्म जिउनी मर्ने कसम खाएर भगवान् साँची राखेर हाम्रो विवाह भएको हो र अहिलेसम्म म उहाँकै साथमा छु र भोलि पनि म उहाँकै सतमा छु उहाँबाट निसाना मलाई प्यारका दुईटा छोरा छन् उहाँले मलाई टाढा देखे पनि मेरो दिलबाट उहाँलाई हटाउन सक्नु छैन मैले उहाँले त मलाई लात लगाउनु भयो खाडी मुलुकमा पठाएर मेरो बच्चालाई समेत एक शब्द बच्चाको बोली कस्तो हुन्छ मलाई सुन्न दिनु भएन उदाहरणको लागि एउटा कैतीले पनि फलनासँग बोल्न मन लाग्यो भनेर भन्यो भने ऊ बाहिरबाट देख्न पाउँछ भनेपछि मेरो खुद जन्म दिएर दुनियाँको निवेद गरेर माइतीको गासा पसेर माइतीमा हुर्काएर पचास साल बसेर मेरो बच्चा पालेर घरमा आएर पनि दुनियाँको निवेद गरेर पालेर मेरो बच्चालाई भोलि कस्तो हुन्छ मलाई सुन्न दिनुभयो एउटी आमाको मायाको मर्म नबुझ्नेहरूलाई सायद त्यस्तो हुन्छ होला तपाईँ आज एक वर्ष नपुग्दै फर्किनु पर्यो यही छोरछोरीको मायाले भनेपछि अब श्रीमानसँग सँगै चाहिँ नबस्ने पक्का भएको म श्रीमानसँग अब सँगै बस्दैन बिहा गरेको पनि बाह्र वर्ष भइसक्यो म उहाँसँग बस्दिनँ नबसे पनि उहाँलाई मैले छोड्दिनँ डिभोर्स गरेर अन्तिम म हुँदैन उहाँकै सतमा बस्छु म अन्तिम हुँदैन र सँगै पनि बस्दिनँ म मेरो बच्चा लिएर म अलग बस्छु भनेपछि मनको माया मनको माया बलियाना जे जस्तो परे पनि दुःखको दिन देख्न नपरोस् मेरो हस्बेन्डले जति लात लगाए पनि हिजोको दिन मेरो हस्बेन्डले एक किलो चिनी किनेर ल्याएर कस्तो हुन्छ मैले अहिलेसम्म र पनि म खुसी छु किन बाबामाले औँठो चपेर दिएको घर भएर र उहाँबाट माया भनेको प्यारका दुइटा निशाना हेर्नुहोस् कस्तो छोरा छ यही छोराले गर्दा मलाई उहाँलाई भुल्न नसक्ने बनायो दुनियाँले बच्चा बच्चीसँग नि डिभोर्स गरेर बसेको थियो तर मैले गर्न सक्दिनँ मैले डिभोर्स पनि गर्न सक्दिनँ म बच्चा लिएर बस्छु म बच्चासँग खुसी हुन्छु उहाँ जहाँ रहे पनि उहाँ अर्की श्रीमतीसँग नि दुखी कहिल्यै नहुनुहोस् मैले यही सुझाव दिन्छु उहाँलाई र मलाई जस्तो बाह्र वर्ष त रोएर जिन्दगी गुजारिदिनु भयो मेरो बाह्र वर्षपछि यता न मेरो जिन्दगी बनाइदिनु भयो जिउने र मर्नीको अवस्थामा मेरो ज्यान गराइदिनु भयो ठिकै छ उहाँलाई म धन्यवाद दिन चाहन्छु सुनिहाल्नुभयो श्रोता एउटी महिला कसरी विदेश जान बाध्य हुन्छन् भन्ने कुराको उहाँ एउटा प्रतिनिधिमूलक पात्र हो वास्तवमा उहाँले विदेश नजानु पूर्व घरबाट सहनु भएका जुन हिंसाका घटनाहरू छन् यो सदरमुकाम तमगासमा पटक पटक सुनिने गरेका घटनाहरू हुन् चोरी बापत लाग्यो उहाँलाई उहाँलाई बोक्सी भनियो यावत गरियो उहाँले दुःख गरेर निमेक मजदुरी गरेर गिट्टीसँग लड्नुभयो तर पनि घरेलु हिंसाका कारण उहाँ काम गरेर छोरछोरी पाल्छु भन्दा पनि नसकेपछि उहाँ विदेश जानु भएको हो भन्ने कुरा प्रष्ट बुझ्न बुझ्न सकिन्छ वास्तवमा आम महिलाहरू विदेश यस कारणले गर्दाखेरि पनि बढी मात्रामा जाने गरेका छन् यस्तो चाहिँ नहोस् र उहाँबाट के सिक्न सकिन्छ भने हिंसा सहेर दबाएर कोही पनि नबाचौ बरु आफ्नो खुट्टामा उभिनका लागि देश परदेश जाउँ म पनि पुरुष र बाँच्न सक्छु मैले पनि उसले जति कमाउन सक्छु भन्ने कुरा यसरी हिंसा पीडित महिलाले सोचौँ विशेष गरेर हिंसामा परेपछि उत्पीडनमा परेपछि आत्महत्या गर्ने तर्फ लाग्छन् महिलाहरू तर त्यसो नगर्नुहोस् यसरी नै बाँच्ने हिम्मत र साहस बोट तुल्नुहोस् भन्दै आजको जीवनको कोरिटोबाट बिदा चाहन्छु हवस् Yeah. खलेकी यिनै महिलाको कथा व्याथासँगै आजलाई ओजेलका खबरबाट विदा माग्ने बेला भइसकेको छ त्यस पूर्व पत्रचारका लागि ठेगाना कार्यक्रम ओजेलका खबर सामुदायिक रेडियो स्काई रेडियो गुल्मी वा तपाईँ जुन रेडियोबाट ओजेलका खबर सुनिरहनु भएको छ त्यस रेडियोको ठेगाना र स्टुडियोको टेलिफोन मार्फत पनि हामीलाई उचित सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुनेछ हवस्त त यतिन्जेल ओजेलका खबर सुनेर साथ दिनुहुने तपाईँ श्रोता अनि प्रविधिमा साथ धन्यवाद दिने साथी महेशलाई विशेष धन्यवाद दिँदै म प्रेम सुनार बिदा चाहन्छु नमस्ते